पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण फिल्मी क्विज नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहरू सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम अर्पण फिल्मी क्विजको साथमा सात दिनको लागि उपस्थित भइसकेका छौँ अनि भित्र छु म सागर अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक साताको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम अर्पण फिल्मी क्विज लिएर र कार्यक्रम अर्पण फिल्मी क्विज नेपाली चलचित्र सम्बन्धी रमाइलो जवाफको कार्यक्रम हो र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र विनर हुने साथीलाई हामीले टिकट दिनेछौँ जनज्योति पर्साको तर्फबाट चाहिँ दुईवटा टिकट पाउनुहुनेछ र यतिखेर जनज्योति हलपर्सा बजारमा नेपाली कथनक चलचित्र मन्जरी प्रदर्शन भइराखेको छ र मन्जरी फिल्म हेर्ने अवसर तपाईँले पाउनुहुनेछ र जो जसले फिल्म हेर्नु भएको छैन एउटा गुड अपर्च्युनिटी भन्नुपर्छ मन्जरी हेर्न हेर्ने अवसर तपाईँले पाउनुहुनेछ विनर हुनुभयो भने र प्रोग्राममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा क्रममा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्क भार दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क जो साथीले ल्याउनुहुन्छ उक्त साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त पाउनुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ तपाईँ आउँदै गर्नुहोला हामी एकछिन गीत सुन्छौँ माया ओ माया माया सरगम ओके प्रदर्शन भइराखेको नेपाली कथा चलचित्र ब्ल्याक नाइटको गीत यहाँले सुनिरहनु भएको छ र यो चलचित्र प्रदर्शन भइराखेको छ सिनेमाले राम्रो व्यापार गरेको कुराकानी बजारमा आइराखेको छ प्रोग्रामको नाम हो अर्फन फिल्मी क्विज र अर्फन फिल्मी क्विज नेपाली चलचित्र सम्बन्धी रमाइलो हाई खेल हो र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खोल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजी खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ उनीहरू हुने साथीलाई हामीले दिनेछौँ दुईवटा टिकट नेपाली कथन चलचित्र मन्जरी हेर्ने अवसर यहाँले प्राप्त गर्नुहुनेछ जनज्योति पर्सा बजारको तर्फबाट दुईवटा टिकट हामी दिनेछौँ प्रोग्राममा सहभागिता जनाउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ त्यो पनि प्रश्न समसामयिक रहने गर्छ र तिनवटा अप्सन हुन्छ पहिलो प्रश्नको दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कभार दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क जो साथी ल्याउनुहुन्छ उक्त साथीहरू मध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ टिकट प्राप्त गर्नुहुनेछ जनज्योतिहरू पर्सा बजारको तर्फबाट टिकट प्राप्त गर्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले खोला गरिराखेका छौँ यो बिचमा अलिकति म जानकारी जोड्न चाहन्छु नेपाली कथाङ चलचित्र बर्वाको अब लगभग काम समाप्त भइसकेको छ सुटिङ काम र यो फिल्मको आज चाहिँ अन्तिम सुटिङ हुँदैछ र हिजो क्लाइमेक्सको सिन थियो भने आज चाहिँ लगभग आजको सुटिङ सँगसँगै भोलिबाट चाहिँ यो फिल्म प्याकअप हुने कुरा चाहिँ यसै फिल्मका निर्देशक ऋषि नेउपानेले हामीलाई जानकारी दिनुभएको छ र भोलि यो युनिट काठमाडौँ फर्किने कुराकानी छ र फिल्म अलिकति फरक धारमा बनेको काम चल्ने कुरामा निर्माण एउटै निकै आशावादी रहेको छ रागिन खड्के एनिको वर्ड निर्मल सेन्चुरी विक्रम बस्नेत लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ नेपाली कथन चलचित्र बर्मामा यो जानकारी मैले यहाँ जोडेँ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले खोला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुन्छ फेरि पनि हामी गीततर्फ लाग्छौँ भन्ने केटी मिलाइ यस्तै हुन्छ यस्तै हुन्छ माया भन्ने केटी मिलाइ यस्तै हुन्छ ओके जेठ चौध गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली कथन चलचित्र सुपारीको गीत यहाँले सुनिरहनु भएको छ कार्यक्रमको नाम हो अर्पण फ्लेमी एकोइस शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाट जवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ यतिखेर टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ म निरञ्जन गौतम ओके निरञ्जनजी हजुर कहाँबाट कल गर्दै हुनुहुन्छ कडरिया के छ निराजनजीको हाल खबर सब ठिक छ तपाईँको मेरो पनि ठिकठाक छ अनि कडरियातिरको हाल खबर के छ सुनाउनुहोस् कडरिया होइन पडरिया ओके पडरियातिरको हाल खबर के छ सब ठिक छ गर्मी बढिरहेछ गर्मी बढिराखेको छ है यस्तै त हो नि ओके अब यो गर्मी मौसममा चिसो चिसो खानेकुरा खान पर्यो शीतलमा बस्नु पर्यो है बाहिर निस्किँदै हुनुहुन्छ भने छाताको प्रयोग गर्न पर्यो है ओके नेपाली फिल्म कतिको हेर्नुहुन्छ यहाँले ठिकै हेर्छु ठिकै हेर्नुहुन्छ है ओके पछिल्लो समयमा हेर्नुभएको फिल्म कुन छ नेपाली फिल्म खै याद भएन याद भएन है हुन्छ यहाँको लागि म पहिलो प्रश्न सोध्छु ध्यान दिएर सुन्नु होला है त यहाँको लागि पहिलो प्रश्न रहेको छ वैशाख सत्ताइस गतिबाट प्रदर्शनमा आएको चलचित्र ब्ल्याक नाइटलाई कसले निर्देशन गरेका हुन् यहाँको लागि अप्सन रहेको छ A Shiva Ghimire B Sabir Shrestha C Madhusudan Bhattarai Madhusudan Bhattarai Madhusudan Bhattarai हजुर के गरौँ फाइनल गरौँ है त ओके राज निराजनजीले भन्नुभएको छ मधुसूदन भट्टराई सही जवाफ या गलत जवाफ के हो सही जवाफ ओके निराजनजी हजुर सही जवाब दिनुभएको छ यहाँको लागि म दोस्रो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला यहाँको लागि दोस्रो प्रश्न रहेको छ चाँडै नै प्रदर्शनमा आउन लागेको नेपाली कथनक चलचित्र लफडाका सङ्गीतकारको हुन् अप्सन छैन यसमा अप्सन हुँदैन दोस्रो प्रश्नमा कुनै पनि अप्सन हुँदैन नारायण खतेवडा नारायण खते खतेवडा के भन्नुभयो नारायण खतेवडा नारायण खतेवडा हजुर के गरौँ फाइनल गरौँ है त ओके राज नारायण खतेवडा भन्नुभयो सही जवाब या गलत जवाब के हो सही जवाब ओके निराजनजी दुईटा प्रश्न सोधेको थिएँ दुईटै प्रश्नको सही जवाब दिनुभएको छ अङ्क तपाईँको खातामा रहेको छ हामी सँगै होला अहिले पनि छुट्टिन्छु नमस्कार ओके राजन गौतम आउनुभएको थियो परियाबाट दुईटा प्रश्न राखेको थिएँ दुईटै प्रश्नको सही जवाब दिएर गइसक्नु भएको छ बिस अङ्क उहाँको खातामा रहेको छ आउन सक्नुहुन्छ तपाईँ पनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले फेलकोलाई खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाइजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ मैले पनि राखेको छु कार्यक्रममा सहभागिता जनाउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सुन्दै गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको भाग दस हुन्छ बढी अङ्क जो साथी ल्याउनुहुन्छ उक्त साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ नेपाली कथाङ चलचित्र मन्जरी प्रदर्शन भइराखेको छ मन्जरी हेर्ने अवसर तपाईँले पाउनुहुनेछ होला आउँदै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामी बेलकुलै खोला गरिराखेका छौँ र ब्याकग्राउन्डमा नेपाली कथाङ चलचित्र लफ्राको गीत बजिसकेको छ हामी एक एकछिन गीत सुन्छौँ जिन्दगी आउँछ एक बार गल्ती हुन्छ बारम्बार कोही गर्छन् अत्याचार कोही गर्छन् अन्धो प्यार फर्केर आउँदैन कुनै सपना फेरि टुटेर गइदिन्छ कुनै विपना पानी सायद भइदिए हुन्थ्यो जिन्दगी सबैको बसमा हुने के तपाईँ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 पनि दुनियाँका छोरीको बिहेमा गौरव सुनचाँदी पसलबाट सबै गहना ल्याइसके कहाँ छ त अनि यो गौरव सुनचाँदी पसल बुढी ल तिमीलाई थाहा छैन र बुढा रनपा दुई हाई स्कुल रोडमा वर्षौँ वर्षदेखि हाम्रै सेवामा समर्पित छ नि हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक सुनसादीका गरगहना पाइनुका साथै कम्प्युटराइज प्रविधिद्वारा सही नापतोलको व्यवस्था राशि अनुसारका पत्थरहरू पुराना गरगहनाबाट नयाँ गरगहना साटफेट गर्ने व्यवस्था साथै स्वदेशी तथा विदेशी कालीगरहरूद्वारा समयमा नै गरगहना तयार गरिन्छ विस्तृत जानकारीका लागि सम्पर्क गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कुल टाड़ी टाढी चितवन फोन शून्य छप्पन्न पाँच साठी दुई सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस proprietor Deepak century Digpal century ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि एच एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकात्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ छोराछोरीलाई स्कुल जुत्ता मलाई पार्टी सुज र भाइलाई कन्भर सुज चाहिएको छ यी सबै सुज एकै ठाउँमा पाइन्छ त कतै ल किन नपाउनु सुदीप सु सेन्टरमा जानुहोस् न त सुदीप सु सेन्टरका विशेषताहरू तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू पार्टी सुज तथा कन्भर्ट सुज सुपथ मूल्यमा सम्पूर्ण जुत्ताहरूको होलसेल एवं खुद्रा बिक्री गरिन्छ वर्षौँ वर्षदेखि सेवा दिँदै आइरहेको तपाईँहरूकै आफ्नै पसल सुदीप सु सेन्टर खैरहनी छ पुरानो पर्सा बजार चौधरी मेडिकलको आडैमा प्रोपराइटर सोमबहादुर पुरकुटी सम्पर्क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 अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण फिल्मी क्विज ओके रेड पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा मेगाहरको प्रस्तुति प्रोग्राम अर्पण फिल्मी कोइज यहाँले सुनिरहनु भएको छ र प्रोग्राम अर्पण फिल्मी कोइज आउने गर्छ प्रत्येक साताको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बेलुकले खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाट जवाको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउने प्रत्येक कलरको लागि हामीले दुईवटा प्रश्न सुध्याइराखेका छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ भने दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क जो साथीले ल्याउनुहुन्छ त्यो साथीहरू मध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति पर्छ बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ र अब भने कार्यक्रमको हामी निकै अन्तिम अन्तिम चरणमा आइसकेका छौँ र आजमा एकजना साथीले कल गर्नुभएको थियो निराजन गौतम पडेरियाबाट कल गर्नुभएको थियो र उहाँलाई दुईवटा प्रश्न सोधेको थिएँ र दुईवटा प्रश्नको सही जवाब दिनुभएको छ र आजको कार्यक्रममा विनर हुनुभएको छ निराजन गौतम हामी उहाँलाई भन्न चाहन्छौँ ओके नुराजनजी एक हप्ताभित्र आफ्नो परिचय पत्रको फोटोको विषय हाम्रो कार्यालयमा सम्पर्क राख्नुहोला तपाईँले प्राप्त गर्नुभएको छ जुन जुन हलपर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुभएको छ कार्यक्रममा सहभागी हुनुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छु र जो जो साथीले ट्राई गर्नुभयो तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कार्यक्रम सुनिदिएर साथ दिने तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्दै साथै साथै राजलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र कार्यक्रम अर्पण फिल्म क्विजबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार